जीवन केवल लुगा भइदिएको भए म चाहे अनुरूप बदल्दै लगाउँथेँ जिन्दगी त एक अटल सगरमाथाको उचाइ जस्तो रहेछ जो लक्ष्य र सङ्घर्षले मात्र प्राप्त गर्न सकिँदो रहेछ जिन्दगी एउटा बोलेको दियो रहेछ कुन बेला निप्ने हो त्यसको कुनै समय कुनै टुङ्गो छैन समयको भेल पनि अचम्म लाग्दो छ सधैँ बगिरहन्छ निरन्तर आफ्नै गतिमा त्यसलाई रोक्ने सामर्थ्य न न त कसैमा छ छ कहिले बर्खा हिउँदो वसन्त शिशिर दिन रात परिवर्तन हुने मौसम तर मानिसको जीवनमा भने यसरी परिवर्तन हुन कहाँ सजिलो रहेछ र हामीलाई केही गरेर पनि सुख रहेन छ हरेक मोड अनि पल पलमा चिन्तै चिन्ताले भरिएको जिन्दगी रहेछ त्यसै पनि विवश यो जिन्दगीलाई किन दिन्छौ आँखामा आँसु किन तडपाउँछौ यदि दिन नै चाहन्छौ भने खुसी देऊ अनि माया देऊ मायाको भोकीलाई किन अझै रुभाउँछौ त्यस्तो गर्ने नै हो भने एकैछिनमा मारिदेऊ केही मिठो केही तितो यो शब्दहरूलाई केवल अनि मुटुमा मनमा गुन्सिएको भावना सम्झी मनभित्रै राख्नु ल हामी सँगसँगै को साथ हुँदाको दिनहरू कल्पना गर्छु एकदम रमाइलो महसुस हुन्छ के गर्न के गर्नु सम्झिन सिवाय अनि कल्पिनी अलावा के नै छ र त्यो पनि एकतर्फी मेरो साथमा तिम्रो कोसेलीहरू केही पनि छैन छ भनौँ भने केवल आशावादी मायाको खोक्रो पोकोहरू छन् त्यसैमा मैले विश्वासको साथ चिनो सम्झिराखेको छु त्यही आशावादी मनबाट निस्किएको शब्दलाई सजाइराखेको छु मानिसको जीवनमा सहयोग पनि नसोचेकै नै हुँदो रहेछ परदेश जाने बेला तिमीलाई एक झलक देख्न यी आँखा कति तर्सिएका थिए तर दुर्भाग्यवश त्यो पनि सम्भव भएन त्यही पनि म दिनभरि त्यही पनि म मनभरि सपना सजाउँदै पीडा सरी रमाउँदै आफ्नो सपनाको बाटो ल लागे बिछोडको दूरी बढ्दैछ एक्लोपनको महसुस नगर्नु मेरो प्राण त्यहाँ नभए नि मेरो आत्मा सबै त्यहाँ तिम्रो वरिपरि छ सास सुमन्दर पारी त केवल एउटा अर्थहीन शरीर छ आखिर जो यथार्थ हो त्यो वास्तवमै कठिन हुँदो रहेछ त्यही कठिनाइसँग म लडिरहेको छु लडिरहेछु कि तिम्रो तिम्रो मेरो बिचको धुरीलाई मेट्न बस मलाई माया र साथ दिनु ल म आउँदैछु खुसी भयो कि सुन्दर सपनाहरू एक एक पुरा हुनेछन् एक एक पुरा हुनेछन् प्रे नमस्कार अनि स्वागत छ रेडियो कार्यक्रम फुल सुनेर बस्नुहुने तपाईँ सम्पूर्णमा आजको यो नयाँ बयानब्बे श्रृङ्खलामा हार्दिक स्वागत छ उत्पादन सहयोगी एसपी माथुरको साथमा म सम्भाराजसँगै प्राविधिक मित्र एनपी मङ्गरको साथमा हामी सदा चाहिँ उपस्थित भइसकेका छौँ प्रिय मन कार्यक्रम गजल फुन्स तपाईँले देखुरीको पहिलो नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा आठसँगै हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र पूर्वी इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blog spot dot कमबाट हामीलाई हरेक बुधबार राति सवा नौ बजेदेखि करिब दस बजेसम्म विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ र त्यसै गरी हेटौडाको अनलाइन रेडियो नमस्ते हेटौडाबाट हरेक बुधबार राति हामीलाई सवा दस बजेदेखि करिब एघार बजेसम्म विश्वभर सुन्न सक्नुहुन्छ साथै गजल गजलफुन्सका हरेक श्रृङ्खला युट्युब च्यानल राप्ती आवाज मार्फत आफ्नो फुर्सदको समयमा जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ र कार्यक्रम गजल फुन्सको लागि आफ्ना गजल कसरी पठाउने त्यो पनि म एकैछिनपछि जानकारी दिनेछु हामी हाम्रो फेसबुक इमेल आइडीमा प्राप्त भएका गजल वाचन गर्ने गर्छौँ प्रिय गजलमन आजको बसाइमा पनि यसरी नै प्राप्त गजलहरू वाचन गर्ने नै छौँ त्यसपूर्व आजको गजल फुन्सुको दैलो उगार्न चाहन्छौँ यो साङ्गीतिक गजल एल्बमसँगै जुनको अधर भोगी आउँसी नहुने रातको प्रहर भोकी आउँसी नहुने शब्द अनिता भण्डारीले लेख्नुभएको छ भने सङ्गीत स्वर रहेको छ सुभाष अगमको जुनको अधर बोकी आउँछिनु नै जुनको अधर बोकी रात को प्रहर वो की औछिनुने रात को प्रहर वो की औछिनुने जून को अधर वो की औछिनुने रात को प्रहर वो की औछनी रात को प्रहर वो की औछनी जून को आ ಜಾಸ್ತೆ ಚಿಲ್ಪಿಲ್ ಗರ್ದೈ ಚಿಲ್ಪಿಲ್ ಚಿಲ್ಪಿಲ್ ಚಿಲ್ಪಿಲ್ सित को धोपा जस्ते चिलपेल कर दे सित को थोपा जस्ते चिलपेल कर दे विचित्रको लहर बोकी आउँछिनु विचित्रको लहर बोकी आउँछिनु रातको प्रहर बोकी आउँछिनु रातको प्रहर बोकी आउछिन्नु नहीं शीतल फूल से कोमल आनंद आनंद जून से शीतल फूल से कोमल आनंद आनंद जून से शीतल फूल से कोमल आनंद बोकी नुने सुशान्तिको सहर बोकी आउँछ यता रित्तै उतातिर खानी दिए हुन्छ यता रित्तै उतातिर खानी दिए हुन्छ पीडा जति मेरै भाग जानी जानी दिए हुन्छ एउटै धरती ओछ्याउला आकाश ओढौला एउटै धरती ओछ्याउँला आकाश ओढाउँला भन्थ्यौ तिम्रो त्यो हातको सिरानी दिए हुन्छ यता रित्तै उतातिर खानी खानी दिए हुन्छ स्वर्ग जाने बाटो मलाई थाहा छ प्रेसी स्वर्ग जानी बाटो मलाई थाहा छ प्रेसी स्वर्ग स्वर्ग जानी बाटो मलाई थाहा छ प्रेसी मर्ने बेला तिम्रो हातले पानी दिए हुन्छ यता रित्तै उतातिर खानी खानी दिए हुन्छ दैव रोजे जस्तै घर सोचे जस्तै बढ दिनु दैव दैव रोजे जस्तै घर सोचे जस्तै बढ दिनु आज जीवन साथी भाग्य मानिदिए हुन्छ यता रित्तै उतातिर खानी खानीदेखि हुन्छ माथोरलाई के छ र बाँचिदिन्छ यसै नि माथोरलाई माथोरलाई के छ र बाँचिदिन्छ यसै नि माथोरलाई माथोरलाई के छ र बाँचिदिन्छ यसै नि मात्र याद आउने फिर्ता निशानी दिए हुन्छ मात्र याद आउने फिर्ता निशानी दिए हुन्छ यता रित्तै उतातिर खानी खानी दिए हुन्छ पीडा जति मेरै भाग जानी जानी दिए हुन्छ एसपी माथर दाङ देखुरी हाल कुवेतमा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार एसपी माथुरजीप्रति आगामी बसाइमा पनि तपाईँबाट यस्तै गजल अनि साथको अपेक्षा गर्छौँ हामी पूर्ण स्वागत गरेँ रेडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्णलाई प्रिय म छु तपाईँकै भाइ छोरो साथी सम्भार राज तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स म फेरि पनि अर्को गजल भाषण गर्नतिर लागेँ खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो मेरै नजर अघि घिनाउँदो उनको स्वभाव भइदियो सकिन थाल्यो पैसा जब रितिन थाल्यो खल्ती सकिन थाल्यो पैसा जब रितिन थाल्यो खल्ती आफ्नै मान्छेको ममाथि दबाब भइदियो खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो आखिर आखिर किन अभाव दबाव भनी सोद्धा यो समाजमा आखिर आखिर किन अभाव दबाव भनी सोद्धा यो समाजमा खुकुरी शरीर धारिलो उनको जवाब भइदियो खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो नपाउँदा रोजगार हुँदा बेरोजगार हाम्रो देश नेपालमा नपाउँदा रोजगार हुँदा बेरोजगार हाम्रो देश नेपालमा परदेश सँगै परदेशीलाई लगाम भइदियो खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो अब समतल भई चलिदिन्छ कि भनी जिन्दगी सोच्दा अब अब समतल भई चलिदिन्छ कि भनी जिन्दगी सोच्दा अब अब समतल भई चलिदिन्छ कि भनी जिन्दगी सोच्दा उही पहिलोको झैँ उत्तार अनि चढाव भइदियो उही पहिलोको झैँ उत्तार अनि चढाव भइदियो खै के हो चिज त्यस्तो साह्रै अभाव भइदियो मेरै नजर अघि घिन्नाउँदो उनको स्वभाव भइदियो जय कुमार माझी अलोन जय म बबई गाउँपालिका सात दाङ हाल बिरानो बस्ती भारत भन्नुभएको छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ जयप्रति आगामी बसाइमा पनि यस्तै गजल अनि साथको अपेक्षा गर्छौँ हामी तपाईँबाट घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म आफै बोल्न अघि सर्थ्यौँ हिजो अस्तिसम्म ग्रिन सिग्नल दिँदै मैले फेसबुकमा आउँदा ग्रिन सिग्नल दिँदै मैले फेसबुकमा आउँदा म्यासेज बक्स टन्न भर्थ्यो हिजो अस्तिसम्म घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म मेरो राजा मेरो जीवन मेरो संसार हौ भनेर मेरो राजा मेरो जीवन मेरो संसार हौ भनेर मुसुक्क मुस्कान छर्थ्यौँ हिजो अस्तिसम्म घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म काहीँ म बिजी हुँदा झर्किँदै रिसाएर काहीँ म बिजी हुँदा झर्किँदै रिसाएर के के भनी आँखा तर्थ्यौँ हिजो अस्तिसम्म घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म गल्ती के गरेँ मैले बोल्नै छोड्यौ भोलि गल्ती गल्ती के गरेँ मैले बोल्नै छोड्यौ भोलि के सोचेर खै पछि पढ्थ्यौँ हिजो अस्तिसम्म के सोचेर खै पछि पर्थ्यौँ हिजो अस्तिसम्म घन्टौँसम्म कुरा गर्थ्यौँ हिजो अस्तिसम्म आफै बोल्न अघि सर्थ्यौँ हिजो अस्तिसम्म देपेन्द्र बुढाथोकी दर्पण दङ्गाली घोराई हाल मरुभूमिको बगरमा भनेर बगरमा भन्नुभएको छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार दर्पणजी प्रति आगामी बसाइमा पनि यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ प्रिय गजल मन म तपाईँहरूको माझमा फेरि अर्को गजल एल्बम श्रावण गराउन चाहन्छु म हारे रूपको म तिम्रो जुनेली रात तिम्रै हो हो नसाले गए अन्धो पिएको मात तिम्रै हो शब्द देवी नेपालले लेख्नुभएको छ भने सङ्गीत स्वर रहेको छ सुभाष अगमको रूपमा तिम्रो महारे रूपमा तिम्रो सुनेली रात तिम्रै हो महारे रूपमा तिम्रो सुनेली रात तिम्रै हो साले भई गए अन्धो साले भई गए अन्धो को मात तिम्रै हो महारे सुनायो कोई कोलीलाय उसा ही प्रेम ले चाणे चिन्त्यो हा तिं रे ओ मारे रूप मातिम रोम हारे र मातिम्रू चेरे रात रूप तिम्रो झमेली रात तिम्रै हो नसाले भई यो नठान्नु माया छ घरबार जस्तो यो नठान्नु माया छ घरबार जस्तो लाग्छ जीवन भन्नु त व्यापार जस्तो के छ त्यस्तो तागत अनौठो नसामा के छ त्यस्तो तागत अनौठो नसामा हुन्छ बाछोरामा नि काठमार जस्तो यो नठान्नु माया छ घरबार जस्तो श्रीमतीको अनुराग पाएर होला श्रीमतीको अनुराग पाएर होला लाग्छ बाँच्ने एउटा छ आधार जस्तो यो नठान्नु माया छ घरबार जस्तो खै खै कसोरी पो भन्नु संसारलाई खै खै कसो पो भनौँ संसारलाई रहेछ निष्ठुरी दुनियाँ त गदार जस्तो यो नठान्नु माया छ घरबार जस्तो जिन्दगी चितन गर्छु यति नै रहेछ जिन्दगी चेतन गर्छु यति नै रहेछ भइसक्यो मेरो मन यो लचार जस्तो भइसक्यो मेरो मन यो लचार जस्तो यो नठान्नु माया छ घरबार जस्तो लाग्छ जीवन भन्नु त व्यापार जस्तो चन्द्र परशर्मी भेरी नगरपालिका बाह्र जाजरकोट हाल दोहा कतारमा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार चन्द्रज्यूप्रति आगामी बसाइमा यस्तै गजल अनि साथको तपाईँबाट हामी अपेक्षा गर्छौँ पूर्ण पनि स्वागत गरे रेडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्णलाई म छु तपाईँकै भाइ छोरो साथी सम्भार राज तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फोन फुन्छु त्यो पराई भूमि त्यो पराई भूमि ल छोडेर आऊ त्यो पराई भूमि ल छोडेर आऊ खेतबारी बाँझो छ फर्केर आऊ त्यो पराई त्यो त्यो पराईको भूमिमा भो नबस्नु त्यो पराईको भूमिमा भो नबस्नु बाबुआमाको मुख हेरेर आऊ त्यो पराई भूमि ल छोडेर आऊ खेतबारीमा जिन्दगीभर सदैव खेतबारीमा जिन्दगीभर सदैव गर्छु कैयौँ भन्ने सोच सोचेर आऊ त्यो पराई भूमि ल छोडेर आऊ भो नबस्नु परदेशमा ए युवा हो भो नबस्नु परदेशमा ए ए युवा हो भो नबस्नु परदेशमा ए युवा हो खेतबारी गए सारा खेर आऊ त्यो पराई भूमि ल छोडेर आऊ खेतबारी बाँझो छ फर्केर आऊ श्याम लम्साल बसन्तपुर सात चन्दनी तनहु यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ श्यामज्यूप्रति आगामी बसाइमा पनि तपाईँबाट यस्तै गजल अनि साथको अपेक्षा गर्छौँ हामी म फेरि भने अर्को गजलतिरै फर्कन चाहन्छु तपाईँहरूको माझमा म छु तपाईँकै भाइ छोरो साथी सम्वाद राज र प्राविधिकमा हुनुहुन्छ एनपीमा गएर परदेशमा मेरो साथी मात्र एउटा कलम भयो परदेशमा मेरो साथी मात्र एउटा कलम भयो मायालुका यादहरू घाउमा सिक्ने मलम भयो आगो पनि ओकल छ है यहाँ अहिले सूर्य पनि आगो पनि ओकल छ है आगो पनि ओकल छ है यहाँ अहिले सूर्य पनि अक्सिजन नै नपाउँदा कहाँनिर ढलम भयो परदेशमा मेरो साथी मात्र एउटा कलम भयो हुँदो रहेछ असमानता हुँदो रहेछ असमानता परदेशको भूमिभित्र हुँदो रहेछ असमानता परदेशको भूमिभित्र अँध्यारो देख्दा संसारमा जुन पनि बलम भयो परदेशमा मेरो साथी मात्र एउटा कलम भयो हेर्दा देख्छु सबै उस्तै अभावका बोटहरूलाई हेर्दा देख्छु सबै उस्तै अभावका बोटहरूलाई हर रुखमा फल बनी लटरम्म फलम भयो परदेशमा मेरो साथी मात्र एउटा कलम पायो भने जस्तो हुन्न सधैँ बिरानो यो मुलुकमा पनि भने जस्तो हुन्न सधैँ बिरानो यो मुलुकमा पनि साहुको ऋण थाती राख्दै यहाँबाट चलम भयो साहुको ऋण थाती राख्दै यहाँबाट चलम भयो परदेशमा मेरो साथी मात्र एउटा कलम भयो मायालुका यादहरू मायालुका यादहरू घाउमा सेक्ने मलम भयो शोभाराम ओली दुई खोली गाउँपालिका दुई राङ्सी रोल्पा हाल दोहा कतारमा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ होलीजीप्रति आगामी बसाइ अनि आगामी बसाइमा पनि यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ प्रिय गजल मन म फेरि तपाईँहरूको मासमा अर्को गजल एल्बम श्राउ गराउन चाहन्छु सिङ्गारी पटारी सबेरै सबेरै कहाँको हो सवारी सबेरै सबेरै शब्द शीतल कदाविनीले भएको छ भने सङ्गीत स्वर रहेको छ सुभाष आगमको सिङ्गारी पटारी सबेरे सबेरे सिंगारी पटारी सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सिंगारी पटारी सबेरे सबेरे सिंगारी पटारी सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे सबेरे कहाँ को सवारी सबेरे सबेरे कहाँ को सवारी सबेरे सुनारी पटारी सबेरे सबेरे सुनारी पटारी सबेरे सबेरे सबेरे सबेरे सबेरे Deus. निशाना बनाई सताक दे सताक दे मलाई निशाना बनाई सताक दे मलाई निशाना बनाई सताक दे मलाई अरे यो शिकारी सवेरे सवेरे यो शिकारी सवेरे सवेरे बना बनाई सुता नहीं मनाई अरे यो शिकार सबे सबे अरे यो शिकार सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सबेरे सबरे सब कोई से देखने न कोई से सुनने न कोई से देखने न कोई से सुनने न कोई से देखने न कोई से सुनने न कोई से देखने न कोई से सुनने न कोई से देखने न कोई से सुनने न कोई से देखने न कोई से सुनने नयन को जुवारे सवेरे सवेर नयन को जुवारे सवेरे सवेर सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे चाहना को सधैँ भोग्छ शङ्ख मिठो चाहना को सधैँ भोग्छ शङ्ख मिठो चाहना को सधैँ भोग्छ शङ्ख मिठो चाहना को सधैँ भोग्छ शङ्ख मिठो चाहना को सधैँ भोग्छ शङ्ख अरे यो गुजारी सबेरै सबेर अरे यो गुजारे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे सवेरे टोक्न नरम ओठ आफ्नै तिमी टोक्न थाल्यो नरम ओठ आफ्नै तिमी टोक्न थाल्यो नरम ओठ आफ्नै तिमी ही टोक्न थाल्यो नरम ओठ आफ्नै तिमी टोक्न थाल्यो नरम ओठ आफ्नै बना सुपारी सबै बनाई सुपारी सबेरै सबेरै सबेरै सबेरै सबेरै सबेरै सबेरै सबेरै सबेरै सबेरै तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ आऊ तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ मुटुभित्र नहटाउने तस्बिरहरू हटाइदिन्छु लैजाऊ यसरी ल्याइदिन्छन् हावाले सम्झनाहरू बटुली तिम्रा यसरी ल्याइदिन्छन् हावाले सम्झनाहरू बटुली तिम्रा नचाहेर यादहरू आउने मनमुटु लगाइदिन्छु लैजाऊ आऊ तिम्रो तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ खुसी हुन नजानेर हो कि खुसी बन्न नचाहेर थाहा छैन खुसी हुन नजानेर हो कि खुसी बन्न नजानेर थाहा छैन तिमी नभए नि जीवनभर यादमै रमाइदिन्छु लैजाऊ आऊ तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ जब आँखाबाट आँसु झरेको देख्न चाहन्न माग्यो मुटु जब आँखाबाट आँसु झरेको देख्न चाहन्न माग्यो मुटु आऊ नजिकै हातमा राखेर मुठु पठाइदिन्छु लैजाऊ आऊ तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ म हेर्न सकिनँ मन नप रेरै पठाएका तिम्रा तस्विरहरू म हेर्न म हेर्नै सकिनँ मन नपरेरै पठाएका तिम्रा तस्विरहरू म म हेर्नै सकिनँ मन नपरेरै पठाएका तिम्रा तस्विरहरू यसरी तिम्रा यादहरूले नसताउ घटाइदिन्छु लैजाऊ आऊ तिम्रो खुसी सारा भागमा लगाइदिन्छु लैजाऊ मुटुभित्र नहटाउने तस्विरहरू हटाइदिन्छु लैजाऊ इन्द्र आचार्य नेपालगञ्ज यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ इन्द्राज्यूप्रति आगामी बसाइमा पनि यस्तै गजल अनि साथको हामी तपाईँबाट आशा अपेक्षा राख्छौँ पूर्ण स्वागत गरी रेडियो सुनेर अनि तपाईँ सम्पूर्णलाई प्रिय गजल मन तपाईँले सुन्दै हुनुहुन्छ यति बेला रेडियो कार्यक्रम गजल फुन्स देखुरीको नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा आठसँगै हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र पूर्वी इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blog spot dot कमबाट हामीलाई हरेक बुधबार राति सवा नौ बजेदेखि करिब दस बजेसम्म विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ र त्यसै गरी हेटौडाको अनलाइन रेडियो नमस्ते हेटौडाबाट हरेक बुधबार राति हामीलाई सवा दस बजेदेखि करिब एघार बजेसम्म विश्वभर सुन्न सक्नुहुन्छ साथै फुन्सेका हरेक श्रृङ्खला युट्युब च्यानल राप्ती आवाज मार्फत आफ्नो फुर्सदको समयमा जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ यस छोटो जानकारी राख्दै म गजलतिर फर्कन चाहन्छु आज बितेका पल याद आएको छ आज बितेका पल याद आएको छ यो मनले धेरै दुःख पाएको छ तिमीले मलाई छोडी छाडी गएदेखि तिमीले मलाई छाडी गएदेखि मलाई बाँच्न गाह्रो भएको छ आज बितेका पल याद आएको छ भुल्नै भुल्नै सक्दैन यो मनले तिमीलाई भुल्नै सक्दैन यो मनले तिमीलाई अझै पनि तिम्रो गुणगान गएको छ आज बितेका पल याद आएको छ सधैँ खोजिरहन्छु अनि भौतारिन्छु सधैँ खोजिरहन्छु अनि भौतारिन्छु यी मेरा नयन चारैतिर धाएको छ आज बितेका पल याद आएको छ आफूलाई कसरी सम्हाल्न सक्छु आफूलाई कसरी सम्हाल्न सक्छु आफूलाई आफूलाई कसरी सम्हाल्न सक्छु जब मनमा बाधा चोट लागेको छ आज बितेका पल याद आएको छ यो मनले धेरै दुःख पाएको छ अर्जुन डाङ्गी डाङ तुलसीपुर हाल दुबईमा हुनुहुन्छ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ अर्जुनज्यूप्रति आगामी बसाइमा पनि यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ म पूर्ण फेरि गजल वाचन गर्न चाहन्छु गुरुप्रसाद कुमार बुलबुलको छ उहाँको गजल यसरी बोल्छ झुसिल किरा कसरी बन्यो पुतली म सोच्दैछु झुसिल किरा कसरी बन्यो पुतलीमा सोच्दैछु त्यो परजीवी कसरी बन्यो सुन्दर म सोच्दैछु लगाइदिनेछु स्वास्थ्यविक छाप जाबो त्यो छाप त हो लगाइदिनेछु स्वास्थ्यविक छाप जाबो त्यो छाप त हो चामल दिए चलिहाल्छ नि जिन्दगी म सोच्दैछु झुसिल किरा कसरी बन्यो पुतलीमा सोच्दैछु न नारा नारा खाएर जनता बाँच्छन् नारा नै सबथोक हो नारा नारा खाएर जनता बाँच्छन् नारा नै सबथोक हो नारा सुनेरै सबैको चल्छ ढुकढुकी म सोच्दैछु झुसिल किरा कसरी बन्यो म सोच्दैछु जात धर्मका मन्दती बिस खुवाई सुताए छन् जात धर्मका मन्द ती विष खुवाई सुताएछन् जात जात धर्मका मन्द विष खुवाई सुताएछन् जुरुक्क जाग्ने बताइहालो ओखती म सोच्दैछु जोसिल किरा कसरी भन्यो पुतली म सोच्दैछु गुरुप्रसाद बुलबुल देखुरी गजल अभियान दाङ यो गजल अनि साथको लागि म निकै आभारी छु गजलकार बुलबुलज्यूप्रति आगामी बसाइमा यस्तै गजल अनि साथको हामी तपाईँबाट अपेक्षा गर्छौँ हस्त श्रोताबिन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो हामी आभारी छौँ तपाईँहरूप्रति तपाईँ पनि हामीलाई आफ्ना गजल पठाउन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज छ तपाईँले फेसबुकमा गएर नेपालीमा टाइपिङ गर्नुपर्ने हुन्छ रेडियो कार्यक्रम गजल फुन्ज लेखेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज भेटिन्छ र तपाईँले आफ्ना गजल हाम्रो फेसबुक पेजको म्यास बक्समा पठाउनु पर्ने हुन्छ साथै मलाई पनि आफ्ना गजल पठाउन सक्नुहुन्छ फेसबुकमा गएर नेपालीमा सम्बार राज सर्च गर्नुभयो भने म भेटिन्छु र मेरो इनबक्समा आफ्ना गजल पठाउन सक्नुहुनेछ प्रिय गजल मन तपाईँलाई जसरी सहज र सजिलो लाग्छ त्यसरी नै हामीलाई आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र आशा छ कार्यक्रम गजल फुन्सुमा तपाईँले आफ्ना गजलहरू पठाउनुहुनेछ प्रिय गजलमन यिनै तपाईँहरूबाट प्रेसित गजलहरू वाचन गर्दा गर्दै समयको आखिरीमा आएको पत्तै भएन आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला हामी भने आजको बसाइबाट बिदा लिन्छौँ अर्को हप्ताको यही बार आउने बाचाका साथ उत्पादन सहयोगी आस्पी माथो अनि प्राविधिक मित्र एनपी मगरसँगै म गजल फुन्सुको माली सम्भार राज जय गजल जय साहित्य भन्दै आजलाई छुट्टिन्छौँ हस्त शुभरात्रि शुभ सपनी शुभ निधरीको कामना गर्दै